You are listening Nepali music at slnepal.com. कसैलाई त माया छल्ने हुँदो रहेछ आगो होइन तर माया पोल्ने हुँदो रहेछ Oh. तिमीबाट सिकेको माया तिमीलाई नै दिउँ भन्थे जुनी जुनीसम्म माया तिम्रे हातले पिउँ भन्थे तिमीबाट सिके म त खोज्थे तिमीमै मिल्न गीतसँग मिठो धुन जस्तै फुलसँग सुवास जस्तै आकाशसँग जुन जस्तै म हेर्न चाहन्थे आफूलाई तिम्रै मायालु नजरमा म त सोच्थे तिमी नै तिमी जीवनका हरेक प्रहरमा म हेर्न चाहन्थे आफूलाई तिम्रै मायालु नजरमा म त सोच्थे तिमी नै तिमी जीवनका हरेक प्रहरमा तिमी हिँड्ने बाटो